म निधाउने तिम्रो काखमा सायद आज अर्कै निधाउँछ होला ठिकै छ सानो तिमी जहाँ जोसँग भए पनि सधैँ खुसी हुनु आखिर रुने त मै छु नि सानो तिमी कहाँ छौ खुसी छौ छौको सङ्ग खुसी हुनु जहाँ छौ जोसँग हितको परानी मेरो हितको परानी सम्झना आइरहने सम्झनाले यो मोटो खैरानी हितको परानी मेरो हितको परानी अब कहिले बोला खै तिम्रो काख मेरो सिरानी सम्झना आइरहने सम्झना मेरो हितको परानी अब कहिले बोला खै तिम्रो काख मेरो सिरानी पाउने एउटा बाटो हो हितको परानी मेरो हितको परानी अब कहिले होला खै तिम्रो खाग मेरो सिरानी आँसुको टाटो तेरा